नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर सुनेर हुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलिउड गाउँ जाउनको साथमा सात दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ भित्र छु म सागर अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाहरू सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट प्रत्येक साताको बुधबार अपराह चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम कलिउड गाउँ जाउँ लिएर र कार्यक्रम कलिउड गाउँ भित्र रहेर हामीले के गर्छौँ त्यो तपाईँलाई थाहा छ किनकि यो प्रोग्राम तपाईँ अगाडिबाट नै सुन्दै आउनुभएको हो वेल हामीले प्रोग्रामभित्र रहेर नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रदर्शन भइराखेका चलचित्रहरू र प्रदर्शनको नजिक नजिक आउन लागेका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम कलिउड काउन्टाउनमा र आज पनि दसवटा उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीत मेरो साथमा रहेको छ अब लाग्नुपर्ने हुन्छ काउन्टाउनको नम्बर टेन पोजिसनतर्फ नम्बर टेन पोजिसन क्याप्चर गरेको छ बिस्तारै बिस्तारै तल झर्दैछ फिल्मको नाम रिया रिया रिलिज भइसकेको फिल्म हो र फिल्मले त्यति राम्रो बिजनेस कलेक्सन गर्न सकेन ओइला बेला भने काउन्टाउनको नम्बर टेन पोजिसनमा नेपाली कथा चलचित्र रियाबाट I love you Riya number ten मार्न सक्छ एक इसारा गर मात्रै यो दुनिया छाड्न सक्छु I love you Riya I love you Riya I love you Riya I love you Riya एक्लै सम्झी आउँछु एक्लै सम्झी हाँस्छु म एकले सम्झी हुन्छु एक्लै सम्झिरहन्छु म मेरो हौ मात्र मेरो म माया हुन्छु तिम्रो मेरो हौ मात्र मेरो म छाया हुँ म तिम्रो छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया फस्यो भन्ने तिमी फस्यौ मायाको हो यो मरि फस्यो भन्ने तिमी फस्यौ मायाको हो यो मरि फस्यो भन्ने तिमी फस्यौ मायाको हो यो मरि I love you, dear. I love you, dear. I love you, dear. साथ साथ भन्दा भन्दै साथ तिम्रो छुट्टै हो कि माया माया भन्दा भन्दै तिमी अर्कैको हुने हो सोध्न पनि सक्दिन तिमी कसैको हुने छैनौ तिमी मेरो भएनौ भने कसैको पनि हुने छैन छाती चिरी देखाऊ कि टाउको फोडी देखाऊ हातको नसा काटी काटी तिम्रे नाउ लेखाऊ नयाँ भन्नु शब्द मिठो मुटु दुख्छ पलपलमा तिमी एकछिन टाढा हुँदा आगो बोल्छ यो मनमा ओके एक्लै सम्झी बरबराउँछु रियाबाट यहाँले गीत सुनिसक्नु भएको छ I love you Riya I love you Riya release भइसकेको फिल्म हो फिल्म त्यति राम्रो कलेक्सन गर्न सकेन अबलाई नम्बर नाइन तर्फ लागौँ नम्बर नाइन क्वेसन क्याप्चर गरेको छ फिल्मको नाम हो love for ever love for ever पनि रिलिज भइसकेको फिल्म हो र सङ्ग रहेको छ देउ मजा देउ मजा लेउ मजा लेउ मजा नम्बर नाइन यू मजा न्यू मजा यू मजा द्यू मजा यू मजा न्यू मजा यू मजा द्यू मजा मजा ड्यू मजा ड्यू मजा कह दिन को तो जिंदगी हो राम लाओ मीठे खाओ मजा ले बाजो जिंदगी यू मस्ती में रमाऊं जीवन भर दर्द मेरा बाजे रखे भरा उम्र को गाते झरो कैसे पछे सके जा यू मजा यू मजा यू मजा यू मजा यू मजा यू मजा रिलिज भइसकेको फिल्मको गीत यहाँले सुनिरहनु भएको छ लभ फर एभर दिउ मजा दिउ मजा लेउ मजा लेउ मजा नम्बर टेनमा रियार र नम्बर नाइन पोजिसनको गीत पछि अब नम्बर एट तर्फ लागौँ होल नम्बर एट पोजिसन क्याप्चर गरेको छ धुवानी धुवानी अब चाँडै प्रदर्शनमा लागेको चलचित्र हो भदको अन्तिम साताबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ पिताम्बर पाण्डे चलचित्रका निर्देशक निर्देशक हुन् भने कविता श्रेष्ठको लगानी रहेको छ चलचित्र ढुवानीमा रबलाई पनि काउन्टाउनको नम्बर एट पोजिसनमा नेपाली कथा चलचित्र धुवानीबाट टाइटल सङ नमरे ओके भदौ अठाइस गतिबाट नेपाल रिलिज हुन लागेको फिल्म ध्वानीको गीत यहाँले सुनिरहनु भएको छ आइटम सङ यहाँले सुनिसक्नु भएको छ आस्था राउतको आवाजमा उसलाई नम्बर सेभेन पोजिसनतर्फ लागौँ well number seven position capture गरेको छ किन किन किन किन पनि रिलिजको लागि तयार भएर बसेको फिल्म हो र उसलाई भने काउन्ट डाउनको नम्बर सेभेन पोजिसनमा किन किन number seven Kina, kina, kina, kina, kina, kina, kina, kina, kina. Kina, kina, kina, kina, kina, kina, kina. Kina, kina, kina, kina, kina, kina. तिमी बिना त्यो आकाश कसला झै तिमी बिना यो धरती उठला झै तिमी बिना यो सासै रुख्ला झै ओहो तिमी बिना त्यो आकाश कसला झै तिमी बिना यो धरती उठ्ला झै तिमी बिना यो सासै रुख्ला झै भो ओ तिमी बिना यो जीवन अधुरो तिमी बिना यो जीवन मधुरो तिमी बिना यो ओके फ्याङजाङको नम्बर सेभेन पोइसनको गीत यहाँले सुनिरहनु भएको छ किन किन र उसलाई नम्बर सिक्स पोइसनतर्फ लागु नम्बर सिक्स पोइसन क्याप्सन गरेको छ ग्याम्लर र ग्याम्लर भदौ सात गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो र उसलाई भने काउन्टाउनको नम्बर सिक्स पोइसनमा नेपाली कथानक चलचित्र ग्यामलरबाट टाइटल छ नम्बर सिक्स पछि निस्कन्दै टाढो अति गहिरो छ यो कुवा पछि पछि निस्कन्दै टाढो अति गहिरो छ यो कुवा अलराइट सुन्न पाइन्छ र चलचित्रको गीतलाई धेरै नै दर्शकले चाहिँ रुचाइसकेका छन् श्रोताहरूले पनि रुचाइरहनु भएको छ र कल्पना साय राजेश सुमन सिया लगायतका कलाकारको केन्द्रीय भूमिका भएको छ चलचित्र ग्याम्लर भदौ सात गतेबाट प्रदर्शनमा आउने भएको छ र जुवारेको कथा भनिएको भएको छ चलचित्र ग्याम्बलरलाई र अब के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ एउटा चाहिँ पारिवारिक इन्टरटेनमेन्ट फिल्म भनिएको छ सिनेमालाई वेल बेस्ट अफ लक भन्नुपर्छ ग्याम्बलरलाई अब नम्बर फाइभ पोजिसनको गीत छ Nepal well number five position capture गरेको छ पछिल्लो समयमा निकै चर्चा पटुडेको गीत भन्नुपर्छ किन गाह्रो गाह्रो लाग्छ फिल्मको नाम हो जन्जी र यो फिल्मको यो गीतले निकै चर्चा पनि पाइराखेको छ धेरैले चाहिँ रुचाउनु भएको छ यो गीतलाई वेल अब नम्बर फाइभमा जन्जीबाट दिन गाह्रो गाह्रो लाग्छ नम्बर फाइभ गाह्रो गाह्रो हुन्छ कुनै पल जब तिमी टाढा टाढा हुन्छौ किन प्यारो प्यारो लाग्छ कुनै पल जब तिमी मेरै साथ हुन्छौ जसै आयौ मेरो जीवनमा बहर आयो मेरो यो मनमा किन सुन्ने सुन्ने लाग्छ कुनै पल जब तिमी टाढा टाढा हुन्छौ किन प्यारो प्यारो लाग्छ कुनै पल जब तिमी मेरै साथ हुन्छौ तिमी जस्तो खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो सुनेको मैले कथा कि परी मेरे सामु आए जस्तो खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो किन नाचु नाचु लाग्छ कुनै पल जब तिमी मेरै सामु हुन्छौ किन प्यारो प्यारो लाग्छ कुनै पल जब तिमी मेरै साथ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 श्रावण चार गतेसम्म प्रवेश परीक्षा टिएसएलसी तहको लागि दुई हजार सत्तरी श्रावण नौ गते बिहान आठ बजे डिप्लोमा तहको लागि श्रावण एघार र बाह्र गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute Bharatpur Chitwan phone शून्य छपन्न पाँच चौबिस एक सय एकसठी पाँच चौबिस नौ सय छयासी पाँच बहत्तर चार सय सत्र नोटिस बोर्ड नम्बर सोह्र अठार शून्य पाँच पैँसठी चौबिस एक सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी सात सय अडसठी प्राविधिक शिक्षा आजको आवश्यकता बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उही त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथन कथाचित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकम रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पुरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा लेखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौँ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आज बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स मनोरञ्जनका लागि हजुर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम कलिउड काउन्टाउन ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको प्रस्तुति प्रोग्राम करियर काउन्टाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम करियर काउन्टाउन आउने गर्छ प्रत्येक साधकको बुधबार अपना चार बजेको समाचारपछि करिब करिब पाँच बजीमा मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लु पाँच मेगाहरूमा र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट पनि संसारभर सुनिरहनु भएको छ अनि भित्र छु म सागर अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ चाहन्छु प्रोग्राम तपाईँले सुन्दै हुनुहुन्छ र तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु प्रोग्रामभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अबलाई नम्बर फोर फोर पोजिसनको गीत सुने नम्बर फोर पोजिसन क्याप्चर गरेको छ दबाव र दबाव बिस्तारै बिस्तारै तल सर्दैछ रिलिज भइसकेको फिल्म हो र मलाई भने नम्बर फोर पोजिसनमा नेपाली कथन चलचित्र दबावबाट मलाई जस्तो साथी नम्बर फोर जस्तो साथी बनु जस्तो लाग्यो त्यस्तो भाग्य माने तिमी नै त हो मलाई जस्तो साथी बनु जस्तो लाग्यो जसलाई मनका कुरा भनौँ जस्तो लाग्यो त्यस्तो भाग्य भाग्यमानी तिमी नै त हो मलाई जसको साथी भनौँ जस्तो लाग्यो रात मेरे मेरै धर मैले चाहे तिमीलाई ओके दबाबबाट यहाँले गीत सुनिरहनु भएको छ मलाई जस्तो साथी नम्बर फोर पोजिसन क्याप्चर गरेको छ दबाब फिल्म रिलिज भइराखेको फिल्म हो वेल अब नम्बर थ्री पोजिसनको गीत सुनि पालो नम्बर थ्री पोजिसन क्याप्चर गरेको छ महसुस र महसुसको बारेमा हामी एकैछिनपछि कुराकानी गरौँ होला श्रावण बत्तिस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदछ अब नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र महसुस नम्बर थ्री महसुसको गीत यहाँले सुनिरहनु भएको छ श्रावण बत्तीस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ कल्याण घिमिरेले निर्माण गरेको सिनेमालाई नव नेपालले निर्देशन गर्ने काम गरेका छन् भने सुरेश अधिकारीको कणपुले कणपे सङ्गीत रहेको छ सिनेमाको गीतहरूमा आनन्द सिद्धल केकी अधिकारी भेनिसा हमाल लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र महसुस र निकै आशा गरेको सिनेमा रहेको छ महसुस अब सिनेमाले के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी छ यद्यपि सिनेमाका निर्माता कल्याण घिमिरेले चाहिँ सिनेमाले चाहिँ राम्रो व्यापार गर्ने कुरामा चाहिँ आफू आशावादी रहेको जानकारी गराइराखेका छन् र सिनेमाले यतिखेर व्यापक प्रचार प्रसार सुरु गरेको छ र विभिन्न बसहरूमा स्टिकर टाँच्नेदेखि लिएर अनि विविध कार्यहरू गर्दै राखेको छ महसुसले र देशव्यापी प्रचार प्रसारमा निस्किने कुराकानी पनि भएको छ र अब केही सातापछि सिनेमाको होल टिम चाहिँ सिनेमाको प्रचार प्रसारको लागि आउट अफ भ्याली निस्किने योजना बनाइराखेका छन् अल द बेस्ट फिल्म महसुसलाई र आर्यन सिगदेलको निकै राम्रो क्यारेक्टर रहेको छ महसुसमा र महसुसको प्रचार प्रसारको लागि नायक आर्यन सिगदेल पनि खोलेर लागेका छन् वेल अबलाई भने नम्बर टू क्वेसनतर्फ जाउँ नम्बर टू क्वेसन क्याप्चर गरेको छ लफडा र लफडाको बारेमा पनि एकैछिनपछि हामी कुरा गरौँला अबलाई भने नम्बर टू क्वेसनमा नेपाली कथन चलचित्र लफडा नम्बर oh. माया के किन उठ्दैछ हेर त्यो बादल कतै भएछु कि म पागल नेपाली कदम चलचित्र लफडाको गीत यहाँले सुनिरहनु भएको छ नन वुमनको रूपमा परेको छ गत हप्ता पनि नम्बर टू पोजिसनमा र यो हप्ता पनि नम्बर टू पोजिसन क्याप्चर गरेको छ सिनेमा अब प्रदर्शनमा आउँदैछ श्रम अठार गतिबाट र सिनेमाको अब प्रदर्शन मिति निकै नै नजिकिँदै गएको छ सिनेमाका प्रस्तुतकर्ता हुन् कतिवटा र कलाकारको कुराकानी गर्ने हो भने मुकेश डगाल रागिन खड्की प्रमोद खड्का झर्ना थापा सुनिल थापा सुन्दर पाण्डे मुकुन्द थापा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र चलचित्र लाई निर्देशन गरेका हुन् किशोर चौधरीले र धुन्द निर्देशन रहेको छ राजेन्द्र खड्कीको भने सिनेमालाई खिच्ने काम राजु केसीले गरेका हुन् र नौप्रासी चितवन त्यसै गरी काठमाडौँ मकानपुर र हेटौँडा लगायतका स्थानमा चलचित्रको सुट गरिएको हो र सिनेमा पूर्ण रूपमा द्वन्द प्रदान नभइकन नाम अलिकति लफडा भए तापनि द्वन्द प्रदान नभइकन पारिवारिक र सामाजिक विषयवस्तुलाई चाहिँ सिनेमाले क्याच गरेको छ र सिनेमाको प्रोमो र गीत सङ्गीतलाई धेरै नै दर्शक श्रोताले चाहिँ मन पनि पराइदिनु भएको छ अब सिनेमालाई भने मन पराउनु हुन्छ या हुँदैन त्यो भने सिनेमा रिलिज पछिको दिनहरूमा थाहा हुन्छ र श्रावण अठार गति कुर्नुपर्ने हुन्छ श्रावण अठार गति पछिको दिनहरूमा लफडा कस्तो चलचित्र हो भन्ने कुरा चाहिँ थाहा हुन्छ वेल नम्बर टू क्वेसनमा लफडाको गीत पछि आउला नम्बर वान क्वेसनको गीत नेपाल हो नम्बर वान क्वेसन कुन फिल्मले क्याप्चर गरेको छ तपाईँ गेस गर्दै गर्नुहोला त्योभन्दा अगाडि जानकारी गर्न चाहन्छु नम्बर टेन क्वेसनदेखि नम्बर टू क्वेसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ वेल नम्बर टेन क्वेसनमा प्रिया नम्बर नाइनमा लभ फर एभर नम्बर एटमा रानी नम्बर सेभेनमा किन किन नम्बर सिक्समा ग्यामलर नम्बर फाइभमा र नम्बर फोरमा दबाव नम्बर थ्रीमा महसुस नम्बर टूमा लफडाको गीत यहाँले सुनिरहनु भएको छ र नम्बर वान पोजिसन क्याप्चर गरेको छ सबै फिल्मलाई तल थकल्दै नम्बर वान पोजिसन क्याप्चर गरेको छ नेपाली कथानक चलचित्र एटिएम र एटिएम अब प्रदर्शनको लागि तैकबारबाट यो चलचित्र अल नेपाल रिलिज हुँदैछ नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि यो चलचित्र आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ अनि कि श्रावण साउन एघार गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ दिनेश थापा फिल्मका निर्माता यादव सुलाल फिल्मका निर्देशक दिनेश थापा जिया केसी सोनिया शर्मा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ वेल